Thank you. जसमा छ ओठमा लाले छ छैन तिम्रो त्यो जोबन खाले कपालमा चस्मा छ ओठमा लाले छ छैन तिम्रो त्यो जोबन खाले दुनिया हेरेर पर्या छ टाटा दुनियाँ लठाउने जोबन तिम्रो मैले नि हेरेर भनिदिए वा छ ओठमा लाली छ छैन तिम्रो त्यो जोबन खाली दुनिया हेरेर पर्यास ट्वाट्वा ठाउने जोबन तिम्रो मैले नि हेरेर भनिदिएँ वावा दुनियाँ लठाउने जोबन तिम्रो मैले नि हेरेर भनिदिएँ वावा बनाउँछ दुनियाँलाई छोरा ओला दुनिया लाइको होर्यो दुनिया हेरेर परा चटटटटटटटट दुनिया नटरे जवान दिनमा मैले नि हेरेर बन्दे वावा नकलुला गुरु कसको छोरा दुनिया लाइ कम्मर छ मिलेको जिउडाल अरूले पार्छन् ताल पर्छ मलाई गाल चिनेको कम्मर छ मिलेको जिउडाल अरूले पार्छन् ताल पर्छ मलाई गाल दुनिया हेरेर पर्या छ टाँटा दुनियाँ लठाउने जो भन तिम्रो मैले नि हेरेर पर्छ मिलेको जिउडाल अरूले पार्छन् ताल पर्छ मलाई गाल दुनिया हेरेर पर्याछ काँटमा दुनिया लठाउने जो भन तिम्रो मैले नि हेरेर भनिदिएँ वा वा दुनियाँलाई जो भन तिम्रो मैले नि कसै लचेलले भरि पुरा सम्हाली दिन्छु म जोबनमा लगाइदेऊ बत्तिसै लचेलले भरि पुरा सम्हाली दिन्छु म जोबनमा लगाइदेऊ दुनिया हेरेर पर्या छ टाढा दुनिया लठाउने जोबान तिम्रो मैले नि हेरेर भनिदिए वा दक्षिणले भरि पूर्ण छेउ दिन्छु म जुबनमा लगाइदेऊ दुनियाँ हेरेर पर्या छ काँटमा दुनियाँलाई ठाउने जो तिम्रो मैले नि हेरेर भनिदिएँ वा वा दुनियाँलाई ठाउने जो तिम्रो मैले नि हेरेर भनिदिएँ वा वा